फाटेको राम्रो चर्को दुःख मान कति गरिबलाई सोचे छैन हुने बिरामी भएको छु गरिबीको कारणले म दुखे विदेश आएको छु विदेशमा क्या दुःख पाएँ बिरामी भएको छु आएको राताउँदैछु धर्केर बिरामी भएको छु गरिबीको कारणले म दुखी विदेश आएको छु जाने घर फर्के Ooh.